बस्न गाह्रो भो मलाई अतीतका यादहरूसँगै गल्तीहरू भुलहरूको पश्चाता दाग भई बस्यो मेरो स्मरणको माझमा नमेटिने दाग भई बस्यो मेरो स्मरणको माझमा यौवनको रहरहरू त्यो उडी जाउँ टाढा टाढा भन्ने मन थियो के थाहा थियो र माया के हो जान मा के के भयो गल्ती भयो मेरो भूल भयो मेरो बाँच्न गाह्रो मेरो जीवनको पानामा नबिर्सिने कथा भइरह्यो मेरो जीवनको पानामा निरस एक्लो मेरो दुखर व्यथामा डुबेको थियो मायालु सहारा पाएर पो होला प्रेममा अन्धो भएको थियो गल्ती भयो मेरो भूल भयो मेरो बाँच्न गाह्रो भो मलाई अतीतका यादहरूसँगै गल्तीहरू love.